दिन किनभने सामुदायिक रेडियो पुष्पाञ्जलीले एउटा नयाँ यात्रा सुरु गरेको छ नयाँ यात्रा यस कारणले सुरु गरेको छ कि वामी टक्सारमा हामी छौँ तर वामी टक्सार नेपालको राजनीतिमा आर्थिक सामाजिक हरेक तर तब्कामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठाउँ हो त्यसैले गर्दाखेरि यो ठाउँमा साँच्चीकै सामुदायिक रेडियो पुष्पाञ्जलीको जुन किसिमको जन्म भएको छ यो रेडियो तपाईँहरूको मन र मस्तिष्कमा जहिले पनि बसिरहनेछ यसले तपाईँहरूको गाउँलेका किसानका पिरमरका साँच्ची के भन्यो नि समस्यालाई बुलन्द आवाजको रूपमा केन्द्रसम्म पुर्याउनेछ